चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार ज्यालामा विशेष छुट गरिन्छ भाडिए झैँ लाग्छ मन भाडिए झैँ लाग्छ भाडिए झैँ लाग्छ मन बाँडिए झैँ लाग्छ आज फुलि आफैसँग टाढिए झैँ लाग्छ एकैछिनको शोभा बन्यो इन्द्रधनु जस्तै एकैछिनको शोभा बन्यो इन्द्रधनु जस्तै त्यही थलोमा सिङ्गो जुनी झाडिए झैँ लाग्छ आज फुलि आफैसँग टाढिए झैँ लाग्छ छाती खोल्यो बिरहले गहिरिँदै गयो छाती खन्यो बिरहले गहिरिँदै गए निसासिदो खाडलमा गाडिए झैँ लाग्छ आजभोलि आफैसँग टाढिए झैँ लाग्छ भाडी भाँडी झैँ लाग्छ मन भाँडिए झैँ लाग्छ आजभोलि आफैसँग टाढिए झैँ लाग्छ नमस्कार अनि हार्दिक स्वागत अभिवादन तपाईँ सम्पूर्ण मित्रमा ज जसले रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहर्सको ध्वनि तरङ्ग र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आवाजबाट सुमकुमार तपाईँको साथमा छ र प्राविधिक मित्र राज हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ हरेक दिन आउने गर्छौँ यही समय यहाँ कि दिउँसो दुई बजेको अर्पण समाचारपछि तिन बजीसम्म तपाईँको साथमा रहने गर्छौँ र आजको यो श्रृङ्खलालाई मनोकामना सुन चाँदी पसल वीरेन्द्रनगर तिन खुरखुरे बजारमा रहेको छ जसले प्रायोजन गरेको छ तपाईँलाई चाहिने हरेक डिजाइनका गरगहना तपाईँलाई लाउन मन लागेका गरगहना सँगसँगै विभिन्न राशिअनुसारका पत्थर र नयाँ गह पुराना गरगहनासँग नयाँ गरगहना पनि सारफेर गर्ने व्यवस्था पनि रहेको छ कम्प्युटर प्रणालीबाट नापतोल गरिनुहुँदा हुँदा पनि तपाईँ ढुक्क रहनु नै सक्छ ढुक्क रहन सक्नुहुनेछ त्यसैले तपाईँलाई चाहिने हरेक प्रकारका हरेक डिजाइनका गहनाको लागि एकचोटि सम्झनै पर्ने ठाउँ एकचोटि तपाईँ जानै पर्ने ठाउँ मनकामरा सुनसादी पर्सल जहाँ तपाईँ जान सक्नुहुनेछ खुरखुरे बजार वीरेन्द्रनगर तिनमा रहेको छ पोपराइठुल निलकुमार लामिछाने र शोभा लामिछाने हुनुहुन्छ भने फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी दुई सय नब्बे र मोबाइल नम्बर अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस चाहिँ मोबाइल नम्बर रहेको छ होइन राज टेक्निकल सपोर्टबाट आवाजबाट सुन्छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिसमा सम्पर्क गर्न सक्नुहुनेछ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छ हेलो फोन कट भएको छ उहाँसँग कुराकानी गर्नको लागि एकदम तयारी थियो तर फोन कट भयो केही छैन अर्को साथी हुनुहुन्छ फेरि लाइनमा स्वागत गर्छु हेलो हेलो हेलो उहाँसँग पनि हामी कुराकानी गर्न सकेनौँ उहाँको आवाजलाई सुन्न सकेनौँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ तपाईँ पनि आफ्नो आफन्त मित्रलाई सम्झन चाहनुहुन्छ हामीले बजाएका केही मिठा आवाजहरू आफ्नो आफन्तजनलाई समर्पण गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ राज इसारा गर्दै हुनुहुन्छ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्कार को बोल्नुभयो पार्वती रेडियो अलि सानो बनाइदिनुहोस् न है अनि आराम हुनुहुन्छ अनि अरू के गर्नुहुन्छ पढ्दै कहाँ पुऱ्याउनु भयो अध्ययनलाई त्यो रेडियो अझै सानो बनाइदिनुहोस् थोरै सानो अनि तपाईँ रेडियो के अलि टाढो गइदिनुहोस् न है हो र पुरै फिडब्याक आइरहेको छ यहाँ त्यही भएर है के पार्वती खाना खाजा खानुभयो बनाउँदै हो खै त हामीलाई पक्का दिनु भएन भने है एकदमै दानी हुनुहुन्छ पार्वती अनि तपाईँको शिवाजी खोइ त धेरै टाढा हुनुहुन्छ है अनि दिनहरू कसरी बितिरहेछन् सुनाउनुहोस् पर्खामा गरे जान्छु दिउँसो बस्नुहुन्छ यस पढाइलाई निरन्तरता दिनुभएको छ निरन्तर दिनुपर्छ है कि पार्वती आजको को लागि सम्झने चार वर्षमा हजुरलाई धन्यवाद अनि मेरो दिदी शान्तिको लागि अनि मेरो भाइ राजु अनि मिलनको लागि अनि मलाई पार्वती हेरेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो छोरा सबै साथीहरूलाई अनि देउदे होल हस्त छुट्टिन्छौँ नमस्कार नमस्ते दादा पार्वती करागबाज कल गर्नु भएको थियो कुराकानी रह्यो उहाँसँग रमाइलो तपाईँ पनि आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झन चाहनुहुन्छ हामीले बजाएका आवाजहरू समर्पण गर्न चाहनुहुन्छ फोन गर्न सक्नुहुनेछ राज विचार गर्दै हुनुहुन्छ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो रहन सकेन कुराकानी हुन सकेन है अलिकति फोन लाइनले थोरै समस्या दिएको छ नजिकै रेडियोलाई सानो बनाउनुहोस् त्यसपछि चाहिँ तपाईँले के गर्न सक्नुहुनेछ अवश्य पनि केही न केही त गर्न सक्नुहुनेछ है गीत सुन्छौँ हामी एउटा है राज यति बेला एउटा गीत सुन्छ तपाईँ सम्पूर्णको लागि अवधुत नारायण छ अनि सञ्जीवनीको आवाजमा चलचित्र मुगलानबाट मखमली पसौरीले सानो तपाईँको लागि गीत पछि आउँछु सुन्दै गर्नुहोला हे हे झुमे हो खिलू के को छाती भित्र मुटु मेरो ठुकठुकी मतिनी छाती भित्र मुटु मेरो ठुकठुकी मतिनी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छमी गाजरुरी आँखा मेरा आँखा बिचनानी नानी मसल बोलाउँदै बस्थौ तिमी पनि पारिवनको पखेरीमा सानो कोइलीले बासेको लाग्छ मलाई छोरीले सानु मुहार छोपेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको अप्सराले डाह गर्छन् तिमीलाई हेरी हेरी अप्सराले डाह गर्छन् तिमीलाई हेरी हेरी तिमीसित भेट्न पाऊ अर्को जुनी फेरी लाखै जुनी काटे पनि पुग्दैन तिमीसित मन मिल्ने एउटै तिमी तिम्रो मनको मित मखमली पछौरीले सानु मुहार छोपेको लाग्दछ बादल निरन्तर गुन्जिरह्यो अर्पणमा <coughs> ढाकाको चौबन्दी ल्याइदिउला मलाई चाहिँदैन मखमली पछौरी ल्याइदिउला त्यो पनि चाहिँदैन होइन के चाहियो त जे ल्याइदिन्छु भने पनि चाहिँदैन चाहिँदैन भन्छु मलाई त वीरेन्द्रनगर तिन खुरखुरी बजारमा रहेको मनोकामना सुनझादी पसलको राम्रा राम्रा गरगहना चाहिन्छ ए त्यसो पो पच्चिस वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजानुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना साटफेर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्रुको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भरपर्दो सुनसादी पसल मनोकामना सुनसादी पसल सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रोपाइटर निल कुमार लामी छाने शोभा लामी छाने फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार ज्यालामा विशेष छुट गरिन्छ लोक दोहरी लाइव इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने अत्याधुनिक sound system digital lighting system generator भाडामा पाइनुका साथै डान्स पार्टीको लागि डिजे पियर सहित डिजेको पनि व्यवस्था गरिएको छ सम्पर्क साउन्ड चार मगनी चौक पर्सा फोन शून्य पाँच त्रियासी छ सय पैँतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस पाँच सय सतहत्तर the best sound system for high quality program. ए कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गोकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com जय भोलेनाथ प्रभु प्रफुल्ल भई स्वीकार गर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 अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल निरन्तर घुम्जिरह्यो अर्पणमा सुनहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण जुधे तिमीसँग दुईबाट चार भयो आँखा जुधे तिमीसँग दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो दिलको ओरा पार भयो आत्मा मेरो समर्पण भो बन्दी भएको छु आत्मा मेरो समर्पण भो बन्दी भएको छु तिमीलाई दोषी भन्ने मेरो आरोप निराधार भयो त्यसमाथि मुस्कान तिम्रो दिलको ओरा पार भयो आँखा जुदी तिमीसँग दुईबाट चार भयो यो छोटो व्यापारिक विश्रामपछि फेरि स्वागत छ तपाईँ सम्पूर्णलाई सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स अर्पण सबैका लागि सधैँका लागि सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ प्राविधिक मित्र राजसँगै आवाजबाट सुन्छ तपाईँको साथमा र तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनको लागि सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ मनोकामना सुनसाने पसल वीरेन्द्रनगर तिन खुरखुरे बजारले प्रायोजन गरेको छ आजको व्यवसायलाई अर्को साथी लाइनमा स्वागत गरौँ hello hello hello good afternoon नमस्ते दादा नमस्ते के छ हाल खबर हजुर एकदमै ठिकै छ हजुरको के छ मेरो नि एकदम ठिक छ अनि के गर्दै हुनुहुन्छ हजुर आज सानोतिनो बजारतिर निक्लेको बसिरहेको छु त बसिरहनु भएको छ है शीतल खाँदै बसेको नि शीतल खाने बस्ने है हजुर हजुर के छ र जिन्दगीमा अरू होइन हजुर लाइफमा के नै छ त होइन भोलिको दिन कसलाई के नै थाहा हुन्छ र त्यही त है हजुर हजुर अनि निलम हजुर खाजा भयो हजुर खाजा चाहिँ खाना खान लागेको खानुभन्दा अगाडि तपाईँसँग यस्तो मिठो गफ गऱ्यौँ अर्पण समर्पणको गजल सुन्दै बसेको क्या म त तपाईँले यस्तो मिठो गफ दिँदै हुनुहुन्थ्यो नि त गजल जस्तै एउटा मुक्तक भनिदिँदै हुनुहुन्थ्यो क्या त्यही त है <laughs> ओके अनि त्यसो भए हाम्रो निलमलाई पनि भन्नुहुन्छ आज है हजुर आज चाहिँ तपाईँलाई म भन्न सरी सकिनँ सक्यो है नेक्स्ट टाइम तपाईँले जतिखेर हुन्छ मलाई ल हुन्छ है त सम्झना सुको लागि सम्झना सर्वप्रथम हजुरलाई अनि हाम्रो राजभाइलाई अनि सर्वप्रथम चाहिँ यो हाम्रो दुइटा फोन चाहिँ राम्रो सुनिरहेको छैन मैले सारा लिली बोलिरहेको छु त्यसको लागि चाहिँ अब के गर्नु पर्ला हजुरहरूलाई यसो सहयोग गरिदिनु होला भन्न चाहन्छु अनि मेरो साथीहरू हुनुहुन्छ निरु तामाङ निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ राधा कुँवर शारदा खनाल सङ्गीता केसी उमा बानिया गोमा राई मगर ज्योति मगर सानु गुरुङ सम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेउपाने अञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुवेदी रोशनी तामाङ सलिना बास्तोला रोची पवनजाङ भण्डारी भरत साई मनोज भुजेल घमण्ड राणा मगर दीपक आचार्य धर्म बस्ने सुदन तामाङ दिपेन्द्र खड्का जनक साह पूर्ण थामा सिबी डुम्राकोटी माधव सुवेदी शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखरेल धन तामाङ विकास कार्की बसन्त टन्डन खेम सारू दादा अनि पपुलर टाढीमा अस्ति झापाली फलफुल सेन्टरका प्यारो चन्द्र उप्रेतीलाई एकदम धेरै धेरै नमस्ते सुनिरहनु भएको होला भन्दै हस् नमस्कार मेरो अधिकारी शक्ति खोरबाट फोन गर्नु भएको थियो कुराकानी उहाँसँग है तपाईँ पनि कार्यक्रममा सहभागी सुनाए आफ्नो आफन्त सुने इष्टमित्रलाई सम्झाउन चाहनुहुन्छ फोन गर्न सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो हेलो हेलो हेलो हामीले उहाँको आवाज सुन्न सकेनौँ है सो तपाईँ सुन्नु भएको छ मनोकामना साथी पसल वीरेन्द्रनगर तिन खुरखुरे बजारद्वारा प्रायोजित कार्यक्रम अर्पण समर्पण र अर्पण समर्पणको यो श्रृङ्खलामा आवाजबाट तपाईँको सहकर्मी मित्र तपाईँको आवाजको साथी सुन्छ यो आवाजले तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि मित्र राजको सहयोग भएको छ कन्ट्रोल रुमबाट है सो गीत सुनौ राज एउटा साथी हुनुहुन्छ लाइनमा अनि उहाँलाई लिउँ त्यसपछि गीत सुनाउला हेलो हेलो दाइ नमस्ते नमस्ते को बोल्नुभयो हजुर म सक्सेलबाट घमण्ड राणा भयो घमण्ड राणा मगर हजुर दादा के छ समारोहमा भन्नुभयो सबै ठिकै छ दादा फिट एन्ड फाइन है हजुर अनि घमण्ड चाहिँ हजुर दादा खाजा खानुभयो खाएको छैन अब हजुर प्रण सिद्धेपछि खाने भनेर बसिरहेको छु दादा अनि अरू सुनाउनुहोस् अरू भन्नुभयो सबै ठिकै छ हजुर के छ दादा भन्नु मेरो एकदम ठिक छ बिन्दास छ हजुर ठिक भएकै राम्रो हो दादा हजुर ठिक भएकै राम्रो हो नि दादा अनि खाजा भएको छैन त्यसो भाइ है हजुर अघि को को लागि सम्झने आज सर्वप्रथम हजुरलाई होइन अनि उता सेभेन अनि दादालाई अनि मेरो साथीहरू हुन तारा राणा मगर निलम अधिकारी भर कलन उहाँको लागि अनि सञ्जिता राणा मगर निरु तामाङ सञ्जिता केसी प्रीति छेत्री उमा बानिया सन्जु चौधरी भरत साई पवन भण्डारी सरिता थापा शारदा खनाल राधा कोवर उषा पौडेल तुलसी गुरुङ मुना मोक्तान सबिना आले दुर्गा लामिछाने निशा तामाङ लक्ष्मी गुरुङ गोमा राई मगर सरिता श्रेष्ठ सुषमा थापा प्रिय चालिसे प्रमिला आले अनि सबिना बास्टोला अनि कमला तामाङ अनि सरोज तामाङलाई विशेष विशेष भन्दै बिराउँछ दाई नमस्ते नमस्ते अघि हामीलाई फोन गर्नु भएको थियो शक्ति खोरबाट घमण्ड राणा मगर है उहाँसँग कुराकानी गरौँ तपाईँ पनि कार्यक्रमको यो श्रृङ्खलाबाट आफ्नो आफन्तजन इष्टमित्र र तपाईँका साथीहरूलाई हामीले बजाएका गीत सँगसँगै केही सन्देश पठाउन चाहनुहुन्छ भने सम्झन सक्नुहुनेछ सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लागि खुल्ला गरिरहेका छौँ यति बेला तपाईँ सम्पर्कको लागि राख्दैछु हजारौँ फुलबाट इमन दिपक लिम्बु अनि अंशुपन्तको आवाजमा चलचित्र हिफाजतबाट यो गीत यो गीत पछि फेरि आउँछु सुन्दै गर्नुहोला हजारौँ फुलबाट ए मन कसलाई छानु मात्रै भन् हजारौँ फुलबाट ए मन कसलाई छानु मात्रै भन् अलमलमा परे म त हो लै जाउँ कता जसमा सौन्दर्य छ हो जसमा सुबास छ जसले दिन्न धोका हो जसमा विश्वास छ मै हो बिहेर यता मै हो बिहेर यता मनमा परे म छिन् आयो आयो र दिन मिलनको के छिन् सजाउ सजाउ अब जिन्दगानी सजाउ सजाउ अब जिन्दगानी दुखे घाउसित खाटाहरू बल्झिए दुखे घाउसित खाटाहरू बल्झिए आज जिन्दगीका पाटाहरू बल्झिए नापेको थिए धेरै दूरी पैँतालोले नापेको थिए धेरै दूरी पैँतालोले यात्राका ती तिनै बाटाहरू बल्झिए आज जिन्दगीमा पाटाहरू बल्झिए दुखे घाउसित खाटाहरू बल्झिए आज जिन्दगीमा पाटाहरू बल्झिए यो सुमधुर आवाज तपाईँको लागि राख्यौँ हिफाजत फिल्मबाट रहेको थियो अन्सु पन्थ अनि दीपक लिम्बूको आवाजमा हजारौँ फुलबाट एमन अवश्य पनि यो आवाजबाट थोरै भए पनि तपाईँले मनोरञ्जन लिनुभयो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट मनोकामना साँधे पसलद्वारा प्रायोजित कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ विभिन्न डिजाइनका गरगहनाको लागि एकचोटि सम्सनी पर्ने ठाउँ मनोकामना साँधे पसल वीरेन्द्रनगर तिन खुरखुरे बजार निलम कुमार निलकुमार लामिसाने र शुभ लामिसाने प्रोप्राइटर हुनुहुन्छ भने फोन नम्बर शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे र अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस रहेको छ राज टेक्निकल सपोर्टबाट आवाजबाट सुन अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो हजुर नमस्कार दादा नमस्ते नमस्ते को बोल्नुभयो को होला गेस गर्नु त शान्ति लामा हो होला कहाँबाट ल नाम नआउने मान्छेलाई ठेगाना चाहिँ बिर्सिनु भयो तपाईँले नाम भनेपछि त ठाउँ पनि भन्नु पर्यो मैले कति कराक कराक भनेर चिच्चाइरहने है त्यही भएर ओके शान्ति दिदी खाजा खानुभयो खाजा भर्खर खाना स्टार्ट गरे खाना स्टार्ट गर्यो हामीलाई नसोधिकन है ल ठिक छ मैले खाएकै छैन नि त नि तपाईँसँग प्रमिसन लिन्छ अनि बल्ल खाने नखाइकन बस्यो ए हो अनि के चलिरहेछ दिनभरि आज के के हुँदैछ छैन घरमै बसी बसा हो बसी बसा मात्र है हजुर ओके अरू सुनाउनुहोस् नयाँ नौलो खबर मेरो एकदम ठिक छ हजुरको सुनाउनु हाम्रो पनि एकदमै ठिकै छ बस्नै खाने होइन त्योभन्दा अरू केही पनि छैन सो सम्झनुहोस् को लागि सम्झने फर्स्ट हजुरको लागि अनि टेक्निसियनको राज दादाको लागि अनि सम्झना दिदीको लागि अनि पर्पिक्षा दिदीको लागि अनि सूर्य दादाको लागि सुभाष दादाको लागि विष्णु दादाको लागि रिजन दादाहरूको लागि अर्पण होल युनिटको लागि अनि मेरो लोथरमा हुनुहुने मम्मीको लागि अनि दाई भाउजू अनि डुबिचोरमा हुनुहुने दाई भाउजूको लागि अनि दाईको छोरो रोशनको लागि अनि नानी प्रमुनाको लागि अनि काँक्रामा बस्नुहुने मेरो दाई भाउजूहरूलाई अनि लोटरमा हुनुहुने मेरो साथीहरू मलाई जो जस्तै शान्ति भनेर चिन्छन् उहाँहरू सबैजनालाई अनि मेरो घर परिवारलाई अघि भर्खरै कल गर्ने मेरो बहिनी पार्वतीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र समिटारमा बस्नुहुने हाम्रो मामा माइजीहरू सबैको लागि नमस्कार नमस्ते फोन गर्नुभएको थियो शान्ति लामा खोराकबाट उहाँसँग कुराकानी भयो मनोकामना सुनसादी पसलले प्रायोजन गरेको छ अब हामी एकजना साथीलाई मात्र लिन सक्छौँ आजको अन्तिम कलर कोही हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु हजुर नमस्कार हेलो नमस्कार हेलो हजुर नमस्कार हेलो उहाँको आवाज हामीले सुन्न सकेनौँ कोही साथी हुनुहुन्थ्यो तर उहाँको आवाज हामीले सुन्यौँ तर हाम्रो आवाजलाई उहाँले सुन्न सक्नु भएन है तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय एक सय चार थौलो पाँच मेगाहर्स इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ अर्पण समर्पणको आजको यो श्रृङ्खलामा छौँ अब भने कार्यक्रमबाट बिदा माग्ने बेला भएको छैन राज अवश्य पनि आज हामीलाई कल गर्नुभयो पार्वती कराकबाट निलम हुनुहुन्थ्यो शक्तिखोरबाट घमण्ड राणा मगर शक्तिखोरबाट शान्ति कराकबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु दुष्गिरी सुनेर साथीमा तपाईँलाई पनि धन्यवाद छु आजकै स्पोन्सर मनोकामना सुनसादी पसल भिननगर तिन खुरखुरे बजारमा रहेको छ विशेष गरी तपाईँलाई मनपर्ने हरेक प्रकारका डिजाइनका सुनसादीका गरगहनाहरू पाइने गर्छन् तपाईँ एकचोटि सम्झन सक्नुहुनेछ शून्य सपन्न पाँच त्रिसठी शून्य सपन्न पाँच तिरासी दुई सय नब्बे र अन्ठानब्बे चार पच अन्ठानब्बे चार पचास अडचालिस नौ सय तिस फोन नम्बर रहेको छ र पोखराई छ निल कुमार लामिछाने अनि शोभा लामिसानी हुनुहुन्छ एकचोटि उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम स्पोन्सर गरिदिएकोमा त्यसै गरी टेक्निकल सपोर्ट मित्र राजलाई पनि विशेष धन्यवाद दिँ अन्तिममा तपाईँ सम्पूर्णको लागि चलचित्र तिलसुलबाट यो मिठो आवाज सार्दै प्रस्तुतिबाट सम्बित माग्छु नमस्कार किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई देखु हर पालमा मुस्कुराकै तिमी हात बिछाइदिन्छु चाल कदमहरू हात बिछाइदिन्छु चाल कदमहरू चाह तिम्रो पुरा गर्न मर्छु बरु चाह तिम्रो पुरा गर्न मर्छु बरु सोच्न सक्दिन म साथी तिमी भण्डारू किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई खै मलाई किन यस्तो लाग्छ खै मलाई देखु हर पालमा मुस्कुराकै तिमी माया दिन्छु सारा जीवन भरी हो मायै माया दिन्छु सारा जीवन भरी तिमी खुली राखा लाल किरण सरी तिमी खुली राखा लाल किरण सरी मनमा जातन गरी जतन गरी किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै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 Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. Part time job guarantee. Our future free counseling and processing for study in Japan latest syllables with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class NAT JLPT. Japanese language and culture class for student visa, dependent visa, working visa, school, college, university on your choice. Education gap no problem. japan Japan lagi counseling counselling processing ko भरपर्दो madhyam contact Narita education consultancy सोह चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यात्तर एक सय छ्यासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू घाटभन्दा सस्तो रङरोगन गर्न नपर्ने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 रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा रोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट नेकपा माओवादी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 पनि समितिको ठहर रहेको छ यद्यपि माओवादीसँग वार्ता र सम्वाद भने निरन्तर रूपमा जारी राख्ने निर्णय भएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो वार्तामा अलिकति नेकपा माओवादी इच्छुक नभएको देखियो तथापि छिटोभन्दा छिटो नेकपा माओवादीसँगको वार्तालाई अगाडि बढाउने र सकेसम्म सहमतमा ल्याउनको लागि प्रयत्न गर्ने एकचोटि अन्तिम बैठक भए पनि एउटा हामीले चाहिँ उहाँलाई वार्तामा ल्याएर समस्याको समाधान गर्ने प्रयत्न गर्ने कुरा भयो उहाँले चाहिँ दुवै पार्टीसँग फोरम र माओवादीसँग भएका वार्ताहरूको विवरण राख्नु हो र अवश्य चार दलले चाहिँ आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा लगाउने र निर्वाचन विरुद्ध निर्वाचन बिथोल्न बैठकमा निर्वाचन सम्पन्न गर्नका लागि सक्रिय भएर लाग्न दलहरूले प्रतिबद्धता जनाएको एकीकृत नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो निर्वाचन क्षेत्र निर्धारणको बारेमा एउटा निष्कर्षमा पुग्नुपर्ने भएकोले जटिलता सिर्जना भएको छ त्यसबारेमा हामीले संविधानको सीमाभित्र रहेर यो चारवटै कुरा ध्यान दिएर नयाँ निष्कर्ष निकाल्न सक्ने स्थिति भएन कार्यदल स्वयंले त्यसैले शीर्ष नेतृत्वले नै यसबारेमा सोचोस् र संविधानको मर्म र भावनालाई पक्रेर पक्रेर अहिलेको यथार्थलाई पनि पक्रेर निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्णय गरोस् भन्ने छ तर यस सम्बन्धमा हामीले यहाँ पहिला छलफल गर्छौँ संवैधानिक रूपले गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम गर्ने प्रक्रिया त अगाडि बढाइ नै राखेको छ उसले हामीलाई समेत सुझाव दिन सुझाव दिने प्रक्रियामा अनुरोध गरेको कारणले गर्दाखेरि हाम्रो सुझाव अर्को बैठकमा छलफल गरेर हामी दिन्छौँ यस्तै निर्वाचन क्षेत्र निर्धारणमा देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेन निर्वाचन क्षेत्र निर्धारण आयोगले दुई हजार अडसठी सालको जनगणनाका आधारमा थप पच्चिस निर्वाचन क्षेत्र प्रस्ताव गरे पनि दलहरूबीच सहमति बनिसकेको छैन यसअघि ललितपुरको कुपण्डोल स्थित एक होटलमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग चार प्रमुख दलका नेताहरूले निर्वाचनमा सहभागिताका लागि आग्रह गरेका थिए मङ्सिर चार गते निर्वाचनमा सहभागी हुन राजी भए अन्य शर्तका विषय विषयमा छलफल गर्न सकिने उनीहरूको भनाइ थियो तर चार दलहरूले गम मङ्सिर चार गतेको चुनावलाई शर्तका रूपमा उठाएको भन्दै अध्यक्ष वैद्यले वार्तामा बस्न अस्वीकार गर्नुभएको थियो नेकपा माओवादीले चार दलको संयन्त्र खारेज हुनुपर्ने वर्तमान सरकार विघटन हुनुपर्ने र गोलमेज सम्मेलन गरी संविधान निर्माणका अन्तर्वस्तुमा सहमति गर्नुपर्ने माग अघि सार्दै आएको छ हिजोबाट राजधानीमा सुरु भएको नेपाली काङ्ग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज पनि जारी छ देशव्यापी चुनावी अभियान चलाउने तयारीका साथ काङ्ग्रेसले सुरु गरेको प्रशिक्षणमा आज विभिन्न केन्द्रीय नेताहरूले प्रशिक्षण दिँदैछन् सहभागीहरूलाई दुई समूहमा विभाजन गरी प्रशिक्षण सञ्चालन भइरहेको छ समूह कमा कोषाध्यक्ष चित्रलेखा यादवले नेतृत्व गरिरहनु भएको छ भने समूह खको नेतृत्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले गर्नुभएको छ प्रशिक्षणमा आगामी संविधानसभा निर्वाचनमा कार्यकर्ता परिचालनको रणनीति र संहिताका विषयमा छलफल भइरहेको छ केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको प्रशिक्षक प्रशिक्षणमा देशभरबाट काङ्ग्रेसका तीन सय नेता कार्यकर्ता सहभागी रहेका छन् प्रशिक्षणको उद्घाटनमा हिजो पार्टीका शीर्ष नेताहरूले चुनावमा काङ्ग्रेसलाई पहिलो बनाउने गरी अभियान चालन सहभागीहरूलाई निर्देशन दिएका थिए पचहत्तर जिल्लाका दुई सय चालिस निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारे सुसूचित गर्न काङ्ग्रेसले प्रशिक्षण सुरु गरेको हो भोलिसम्म चल्ने प्रशिक्षणमा समसामयिक राजनीतिमा नेपाली काङ्ग्रेसको दृष्टिकोण काङ्ग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे सहभागीलाई जानकारी गराइनेछ भारत भ्रमणमा रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज स्वदेश फर्कदै हुनुहुन्छ नेता नेपाल नेतृत्वको टोली अपरान्न काठमाडौँ आइपुग्ने एमाले जनाएको छ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा वरिष्ठ नेता नेपाल महासचिव ईश्वर पोखरेल र विदेश विभागका सदस्य राजन भट्टराई गत बुधबार नयाँ दिल्ली जानुभएको थियो त्यहाँ रहँदा नेता नेपालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह काङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायतकासँग भेटवार्ता गर्नुभएको थियो दिल्लीको भेटवार्ता सकेर उहाँ हिजो बिहार प्रस्थान गर्नुभएको थियो बिहारमा त्यहाँका मुख्यमन्त्री नीतिश कुमारसँग नीतिश कुमारसँगको भेटमा नीतिश कुमारले राजनीतिक स्थायित्वका लागि तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो मोरङ बेलबारीमा दलित महिलामाथि गरिएको अमानवीय व्यवहारको घटनालाई तोडमोड गरेर पीड़कलाई उन्मुक्ति दिन प्रयास भइरहेको राष्ट्रिय दलित आयोगले आरोप लगाएको छ आज राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले घटनालाई अन्यत्र मोडेर प्रशासनले पीड़कलाई उन्मुक्ति दिने प्रयास गरिरहेको बताएको हो पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष सुशीला शिरपानी ठकुरीले पीड़ितलाई न्यायबाट वञ्चित गर्न खोजिए प्रतिरोध गर्ने चेतावनी दिनुभयो प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको उहाँको भनाइ थियो थियो घटनालाई मोड्ने प्रयास भएपछि आयोगले सदस्यहरू खेमबहादुर नेपाली र अनिता परियारलाई स्थलगत अध्ययनका लागि पठाएको पनि उहाँले जानकारी दिनुभयो अखिल नेपाल सरकारी अस्थायी करार तथा जालाधारी कर्मचारी श्रमिक संघमा आबद्ध श्रमिकहरूले